बसन्त आउँछ आफ्नै ऋतुमा फुलका बास्ना लिएर जवानी उमङ्ग उदाउँछ यहाँ सुन्दर फुल बनेर सुन्दर फुल बनेर बसन्त आउँछ आफ्नै ऋतुमा फुलका बास्ना लिएर मगमगाउँछ ती फुलका बास्नाहरू मगमगाउँछ ती फुलका बास्नाहरू ईश्वरीय भयमा हिँडेर फल्छन् फुलहरू कृष्णमा जीवन पाएर फल्छन् फुलहरू कृष्णमा जीवन पाएर बसन्त आउँछ आफ्नै ऋतुमा फुलका बास्ना लिएर जवानीको संसारिक अभिलाषा जवानी को संसारिक अभिलाषा व्यर्थ समझी अङ्गाल्छन् ख्रिस्ट यसुलाई रमाउँछन् हर पल उनैको सेवामा रमाउँछन् हर पल सेवामा बसन्त आउँछ आफ्नै ऋतुमा फुलका बास्ना लिएर काँधमा त्यो आफ्नो क्रुस बोकी काँधमा त्यो आफ्नो क्रुस बोकी चन्द्रमा झै मुस्कानले मुहारमा लम्कन्छन् त्यो जीवनको चुचुर चुम्नलाई लम्कन्छन् त्यो जीवनको चुचुर चुम्नलाई बसन्त आउँछ आफ्नै ऋतुमा फुल्का बास्ना लिएर जवानी उमङ्ग उदाउँछ सुन्दर फुल बनेर सुन्दर फुल बनेर बसन्त आउँछ आफ्नै ऋतुमा फुलका बास्ना लिएर